स्वागत छ तपाईँ सम्पूर्णलाई जो यति बेला चितवनको एकमात्रै सेल्फ अपरेटिङ सिस्टमद्वारा सञ्चालित FM great FM great combination one six point four मेगाहर्जबाट प्रसारण हुने साप्ताहिक रेडियो कार्यक्रम बल्झिरहने विगतलाई पर्खिएर बसिरहनु भएको छ अनि इन्टरनेट अनलाइनको W W W dot great FM dot ORG log on गरेर विश्वको जुनसुकै कुनामा रहेर पनि हामीलाई यति बेला प्रत्यक्ष सुनिरहनु भएको छ यो हो तपाईँहरूले नै अत्याधिक मन पराउनु भएको एउटा हृदयस्पर्शी रेडियो कार्यक्रम बल्झिरहने विगत तपाईँ यो कार्यक्रम हरेक साताको शनिबार राति बिबिसी लन्डनको नेपाली सेवापछि ठिक यसै समयमा सुन्दै आइरहनु भएको छ र सदाको साता झैँ यस साता पनि हामी उपस्थित भइसकेका छौँ तपाईँहरूकै मन छुने कार्यक्रम बल्झिरहने विगतको साथमा तपाईँले यति बेला सुनिरहनु भएको यो आवाज भने म अनुज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 आखिर मान्छेले चाहेका सबै कुराहरू कहाँ पाउन सक्छन् र जिन्दगीमा अनि नचाहेका कुराहरू पाउँदा पनि तिनीहरूलाई कहाँ नकार्न सक्छन् र उसो त सबै मान्छेहरू जिन्दगीमा सुख अनि खुसीको चाह राख्दछन् आफ्नो जिन्दगीमा सधैँ खुसियाली छाओस् भन्ने नै चाहन्छन् औसत मान्छेहरू तर जिन्दगीमा भने मान्छेको चाहना विपरीत दुःख कष्ट र पीडाहरू मात्र थुप्रिरहन्छ र पनि त्यसलाई अस्वीकार गर्न सक्दैनन् मान्छेले होइन भने कसले चाहन्छ र खुसीमा हाँस्न छाडेर दुःख पीडामा जलेर रुनलाई तर नचाहँदा नचाहँदै पनि दुःखहरू झेल्नुपर्छ जिन्दगीमा अनि पीडामा जलेर रुनुपर्छ जिन्दगीभरि यही नै हो संसारको रीति अनि यही नै हो नियति खुसीहरू त कहिलेकाहीँ झुक्किएर मात्र आइलाग्छन् जिन्दगीमा मैले राम्रोसँग बुझेको छु जिन्दगीको रीतिलाई त्यसैले पनि तिमीलाई पाउन नसकेको त्यसैले पनि तिमीलाई पाउन नसकेकोमा कुनै किसिमको गुनासो छैन मलाई बन्दे सहुको ऋण तिरे जस्तै छ जिन्दगी यो यस्तै छ किस्ता बन्दे सहुको ऋण तिरे जस्तै छ जिन्दगी यो यस्तै छ दुखला भन्यो आफ्नो इच्छा मर्दै गयो उसको निम्ति बाटो छोड्यो आफू पछि पर्दै गयो उसको चित्त दुखला भन्यो आफ्नो इच्छा मार्दै गयो उसको निम्ति बाटो छोड्यो आफू पछि पर्दै गयो जहिले पनि आफूलाई अचानोमा राखे जस्तै छ सबैले छोडेर गइसकेपछि पनि बाँचेको छु बाँच्नलाई चाहिँ म पहिला जस्तै गरी हाँसी खुसी भने छैन तिमी बिनाको मेरो जिन्दगी तर पनि बाँचिरहेको छु अझ बाँच्ने प्रयास गरिरहेको छु भन्नुपर्छ कतिपय सम्बन्धहरू नचाहँदा नचाहँदै पनि गाँसिन्छन् जिन्दगीमा कतिपय सम्बन्धहरू चाहेर पनि गाँच्नै सकिँदैन अनि जीवनभरि दुखी रहने घाउ बनेर बल्झिरहन्छ कतिपय सम्बन्धहरू त्यस्तै एउटा सम्बन्ध हामी बिचमा पनि गाँसिन पुग्यो चाहेर गाँसियो या नचाहेर गाँसियो त्यो भने थाहा छैन तर गाँसिन चाहिँ गाँसियो यो मनसँग त्यो मनको सम्बन्ध तर विडम्बना हामीले त्यति जीवन्त भने बनाइराख्न सकेनौ त्यो सम्बन्धलाई जसरी गाँसिएको थियो उसै गरी छुट्टियो त्यो सम्बन्ध तर त्यो सम्बन्ध छुटेपछि पनि पूर्ण रूपले मेटिन भने सकेन एउटा सेतो कागजमा सिसा कलमले कोरिएको चित्रलाई इरेजरले जति मेट्न खोजे पनि डोबहरू भने अझै उस्तै हुबहु चित्रकै आकृतिमा बसिरहन्छन् मेटिँदैनन् ती डोबहरू भनेर खै कुन विद्वानले हो भनेको सुनेको थिएँ मैले हो त्यस्तै भइदियो जस्तो लाग्छ हामी बिचको त्यो सम्बन्ध पनि म भन्दै थिएँ कि कि हामी बिचको सम्बन्ध छुटेपछि पनि पूर्ण रूपले मेटिन भने सकेन भनेर कारण त्यो सम्बन्ध हाम्रो मनमा यसरी छापिएछ कि त्यही सेतो पानामा सिसा कलमले कोरिएको चित्र जस्तै भएर छापिएछ अनि जति भुल्न खोजे पनि त्यो सम्बन्ध याद बनेर बल्झिरहन्छ त्यही इरेजरले मेटिएको चित्रको डोबहरू जस्तै बनेर बसेको छ यो मनमा पनि र त्यो मनमा पनि हामी बिचको त्यो सम्बन्ध मलाई राम्रोसँग थाहा छ कि उनीले पनि मलाई भुल्न सकेकी छैनन् मलाई जस्तै उनलाई पनि याद आउँछ त्यो हाम्रो सम्बन्ध हिजो उनी र म सँगै हुँदा हामीले जुन संसारको परिकल्पना गरेका थियौँ त्यो संसारमा आज अरू कसैले बस्ती बसालिसकेको भए पनि त्यो संसारमा त्यति खुसियाली भने छाएको छैन कारण उनी र म सँगै मिलेर जुन संसारको परिकल्पना गरेका थियौँ हामीले त्यो संसारमा उनी त छिन् तर म भने बाहिरिएको छु त्यो संसारबाट बाहिरिएको छु भन्दा पनि परिस्थितिले मलाई त्यो संसारभित्र प्रवेश गर्नै दिएन बाध्यताका पर्खालहरू खडा भइदिए जुन पर्खाललाई नागेर म त्यो संसारभित्र प्रवेश गर्न असमर्थ भएँ कहिलेकाहीँ जिन्दगीमा समय पनि यति कठोर बनेर आइदिन्छ कि त्यो समयले यस्तो परिस्थिति सिर्जना गरिदिन्छ जुन परिस्थितिसँग सजिलै आत्मसमर्पण गर्नुपर्छ हामीले त्यस्तै एउटा परिस्थितिको अगाडि घोडा टेक्न बाध्य हुनु पर्यो मैले र उनीलाई पनि त साथ दिएन यो समयले माया त उनले पनि धेरै गर्थिन् मलाई तर उनले पनि पराजय बेहोर्नु पर्यो यो समयसँग साँच्चै समयभन्दा बलवान कोही र केही हुँदैन रहेछ यो संसारमा मैले तपाईँलाई भने कि उनी र म मिलेर जुन संसारको परिकल्पना गरेका थियौँ त्यो संसारभित्र परिस्थितिले मलाई प्रवेश गर्न दिएन भनेर तर किन दिएन त त्यो परिस्थितिले मलाई त्यो संसारभित्र प्रवेश गर्न र कस्तो परिस्थिति सिर्जना भएको थियो त्यो म तपाईँहरूलाई भन्दैछु हामी अन्जान थियौँ एक दिन मेरो मोबाइलमा नयाँ नम्बरबाट मिस कल आयो मैले पनि कल ब्याक गरिहालेँ त्यसपछि उताबाट फोन रिसिभ भयो फोनमा उनी थिइन् त्यति बेला साधारण कुराकानी मात्र भयो हामी बिच र मैले फोन राखेँ त्यसको तिन दिनपछि फेरि त्यही नम्बरबाट मलाई पुनः फोन आयो मैले डराइ डराइ फोन रिसिभ गरेँ उनी नै थिइन् त्यसपछि त्यो दिन हामीले आफ्नो आफ्नो परिचय दियौँ र अबदेखि हामी साथी हौँ भनेर घोषणा गऱ्यौँ त्यसपछिका दिनहरूमा प्रायः हाम्रो कुराकानी हुन थाल्यो यही क्रममा हामी निकै नजिक भइसकेका थियौँ आफ्नो आफ्नो हर कुराहरू एकले अर्कालाई बताउँथ्यौँ हामी निकै खुसी पनि लाग्थ्यो त्यसो गर्न पाउँदा दुःखको कुरा पनि सुनाउँथ्यौँ र थोरै खुसीको कुरा पनि एकअर्कासँग बाँध्न निकै उत्साहित हुन्थ्यौँ हामी यसरी नै हामी बिचको सम्बन्ध गाढा बन्दै गइरहेको थियो हामीले एकले अर्कोलाई नदेखे पनि हामी बिचको विश्वास भने बलियो थियो एक दिन फोनमा कुरा गर्न पाएनौँ भने निकै छटपटी हुन्थ्यो हामीलाई यो कुरा उनले पनि मलाई भनेकी थिइन् हामी दैनिक रूपमा यसरी फोनबाट झनै नजिक हुँदै थियौँ एक दिन मैले उनीसँग जिस्किएरै भने हामी एकअर्का बिना बाँच्नै नसक्ने भइसक्यौँ के यो हाम्रो सम्बन्ध साथीको मात्रै हो त तब उनले भनिन् खै मलाई पनि लाग्दैन कि यो हाम्रो सम्बन्ध साथीमा मात्र सीमित छ हामी साथीभन्दा अझै माथि पुगिसकेका छौँ मैले उसको कुरा बुझे पनि नबुझे जस्तै गरी सोधेँ उनीलाई साथीभन्दा माथि रे कस्तो माथि उनले भनिन् हामी साथीबाट प्रेमी प्रेमिका बनिसकेका छौँ जस्तो लाग्छ मलाई हाम्रो त्यो साथीको सम्बन्ध प्रेम सम्बन्धमा परिणत भइसकेको छ यसरी हामी एउटा असल साथीबाट प्रेमी प्रेमिका बन्न पुग्यौँ तब मैले उनीलाई भेट्नको लागि आग्रह गरेँ उनले पनि सहर्ष स्वीकारिन् मेरो त्यो आग्रहलाई उनको घर माडी थियो मेरो घर भरतपुर तब हामीले भरतपुरमै भेट्ने निदो गऱ्यौँ र उनी आइन् मलाई भेट्नको लागि जब उनीलाई भेटेँ तब म छक्कै परेँ उनी त मैले सोचेँ भन्दा भन्दा पनि राम्री रहेछन् अनि हामी खाजा खानको लागि एउटा होटेलमा गयौँ त्यहाँ खाजा खाएर नारायणीको किनारतिर घुम्न गयौँ त्यहाँ बसेर निकै बेर कुरा गऱ्यौँ हामीले त्यत्तिकैमा साँझ परिसकेको थियो अनि अब कहाँ जाने भनेर सोधेँ मैले उनीलाई घर जान त भ्याउँदिनँ आज होटेलमा बास बस्नु पर्ला भनिन् उनले र हामी होटेलतिर लाग्यौँ new Chitwan restaurant and lodge यहाँ खाना बस्नको राम्रो व्यवस्था छ भनेर लेखिएको न्यू चितवन रेस्टुरेन्टमा गएर रुमको कुरा गऱ्यौँ सुरुमा दुईवटा रुम सोध्यौँ त्यसपछि होटेलवालाले एउटा मात्र रुम खाली भएको बताए त्यो पनि सिङ्गल बेडको त्यसपछि मैले भने तिमी बस मेरो घर नजिकै छ म घरमै गएर बसौँला तब उनले भनिन् म भने हजुरलाई भेट्न त्यति टाढादेखि आएँ अनि तपाईँ चाहिँ मलाई यहाँ एक्लै छाडेर जानुहुन्छ अनि मैले भने छोडेर जाने मन त कहाँ हो र तर यहाँ एउटा मात्र रुम खाली छ त्यो पनि सिङ्गल बेडको म के गरौँ त उनी बोलिन् आजसँगै बसाउन हुँदैन म अलमल परेँ के गरौँ के नगरौँ मौन बसिरहेँ अनि उनी आफैले रुमको चाबी लिइन् र मलाई पनि आफूसँगै तानेर लगिन् म चुपचाप उनको पछि पछि कुनै मन्दिरमा भाकल गरेको बलिको बोका जस्तै भएर तानिएँ हामी रुममा पुग्यौँ त्यसपछि उनले ढोका लगाइन् र हामी गफ गर्न थाल्यौँ त्यो दिन हाम्रो पहिलो भेट थियो त्यसैले पनि एउटा अनौठो किसिमको त्रास थियो हामी दुवैको मनभित्र र पनि हामी एउटै रुममा रात कटाउन तम्सेका थियौँ त्यो दिन फोनमा कुरा गरे जस्तै नहुँदो रहेछ प्रत्यक्ष भेटेर कुरा गर्नलाई मनमा कता कता डर लागिरहेको थियो सायद उनलाई पनि मलाई जस्तै डर लागिरहेको थियो होला त्यसैले त उनी पनि अनुहार कालो निलो पारेर बसिरहेकी थिइन् मैले उन उनको मौनतालाई तोड्दै बोले मेरो कारणले दुःख पायो है तिमीले तब उनले भनिन् आफ्नो मान्छेलाई भेट्न आउँदा पनि दुःख हुन्छ र म निकै खुसी छु यसरी तपाईँसँग भेट्न पाएकोमा अनि मैले भने साँच्चै म पनि निकै खुसी छु तर डर लाग्छ तिम्रो घर परिवारले के भन्नुहुन्छ होला तिमीलाई कतै गाली त गर्नु हुँदैन तब उनले भनिन् मैले मेरो बुबा आमालाई साथीकोमा जान्छु भनेर आएकी छु त्यसैले उहाँहरू ढुक्क हुनुहुन्छ उहाँहरूलाई म प्रति पुरा विश्वास छ बिच निकै बेरसम्म यसरी नै कुरा चलिरह्यो जब रात छिप्पिँदै गयो तब मनमा एक खाले उमङ्गले डेरा जमाउन थाल्यो त्यो रात हामीले नचाहँदा नचाहँदै पनि मनसँगै तन अनि जौवन पनि साट्न पुग्यौँ यौवनको आवेगमा बेहोसिँदै एकअर्काको अङ्गालोमा बाँधियौँ हामी त्यो रात कति रमाइलो अनि सुन्दर थियो त्यो रात हाम्रो लागि तब भोलिपल्ट नै हामी पर्ने थियो उनी आफ्नो घर फर्किन् म पनि आफ्नै घर फर्केँ तर निकै गाह्रो हुँदो रहेछ आफ्नै भन्ने मान्छेसँग बिछोडिनको लागि त्यो पल हामी दुवैजना दुखी थियौँ उनी पनि अनि म पनि र पनि छुट्टिनु त थियो नै त्यसैले मुटु गाँठो पारेर हामी एकअर्कासँग छुट्टियौँ त्यो दिन जब उनी चढेको बस कुन्न थाल्यो तब झन्झन मुटु जोड जोडले धड्किन थाल्यो भित्र कता कता छटपटी भए जस्तो लाग्यो जति मन सम्हाल्न खोजे पनि सास फेर्न कस्तो कठिन भए जस्तै भयो यस्तो लाग्यो मेरो मुटु नै मबाट टाढा जाँदैछ तब हेर्दा हेर्दै उनी मेरो दृष्टिबाट अलप भइसकेकी थिइन् तब आँखाभरि आँसु लिँदै गरुङ्गो पाइला चालेर लम्किए आफ्नै घरतर्फ त्यसपछि बेलुकी उनको फोन आयो उनी राम्रैसँग पुगेछिन् र बुबा आमाले पनि थाहा पाउनु भएन सर त्यसपछिका दिनहरूमा छटपट्टिले कहिल्यै छाडेनन् मलाई सधैँभरि तडपिरहे उनीसँग फोनमा कुरा गरुन्जेल साथमै भए जस्तो आभास हुन्थ्यो जब फोन राख्थिन् तब मन त्यसै त्यसै अतालिन्थ्यो कता कता हराए जस्तो हुन्थ्यो नदेखुन्जेल कोहो कोहो देखे माया मोह भने झै उनीलाई देखेपछि अनि उनीसँग भेटेपछि मलाई झनै उनको यादहरूले सताउ आउन थाले कुनै दिन त हामी रातभरि पनि फोनमा कुरा गर्थ्यौँ यसरी दिन बिते रात बिते समय आफ्नै गतिमा दौडिरह्यो कहिले मैले फोन गर्थेँ कहिले उनीले यसरी नै चलिरहेको थियो हाम्रो कुराकानी एक दिनको कुरा हो यस्तै बेलुकीको पाउने आठ बजेतिर उनको फोन आयो मैले निकै उत्साहित हुँदै फोन उठाएँ अनि उताबाट उनी रुन पो थालिन् म आश्चर्यमा परेँ के भयो तिमीलाई भनेर सोधेँ तब उनी झन् डाँको छाडेर रुन थालिन् अघि भर्खरसम्म मेरो अनुहारमा झल्किरहेको उत्साह र खुसी पलभरमै कता बिलायो कता बिलायो अनि उनले भनिन् म हजुर बिना बाँच्न सक्दिनँ बिन्ती छ मलाई लिन आउनुहोस् यदि तपाईँ आउनु भएन भने म बिस पिएर मरिदिन्छु भने आखिर भयो चाहिँ के कुरा प्रष्टसँग भन न तब उनले भनिन् मेरो बिहे हुँदैछ बुबा आमालाई हाम्रो प्रेमको बारेमा भने तर उहाँहरूले मान्नु भएन अब दुई दिनपछि मेरो बिहे गरिदिँदै हुनुहुन्छ घरमा सबै तयारी भइसकेको छ उनको मुखबाट यो वाक्य सकिँदा नसकिँदै मेरा आँखाहरू आँसुले भरिए एकैचोटि छाँगाबाट खसे जस्तै भयो अनि मैले भने पिर नगर म जसरी पनि आउँछु तिमीलाई लिन भनेर तब त्यत्तिकैमा उनले फोन राखिन् अनि म पनि उनलाई लिन जाने तयारी गर्न थालेँ मेरो घरको अवस्था पनि त्यस्तै थियो मेरो बुबा हस्पिटलमा हुनुहुन्थ्यो पहिला पहिला धेरै जाँड रक्सी अनि चुरोट खानुहुन्थ्यो त्यसैले उहाँलाई टिबी भएको थियो मैले बुबालाई भेटेर उतैबाट माडी जाने निदो गरेँ र लागेँ हस्पिटलतिर निकै आत्तिएको अनुहार लिएर म हस्पिटल पुगेँ त्यहाँ पुगेपछि मैले थाहा पाएँ कि मेरो बुबा अब यो संसारमा हुनुहुन्न उहाँले हामी सबैलाई छाडेर गइसक्नु भएको छ यो दैवको खेल पनि कस्तो अनौठो हुँदो रहेछ कसैले पनि बुझ्न नसक्ने त्यसपछि घरको जेठो छोरो भएकाले मैले बुबाको काजक्रिया गर्नुपर्ने थियो उता मेरी उनीलाई म जसरी पनि आउँछु भनेर वचन दिएको थिएँ तब के गरौँ म दोधारमा परेँ आखिर गर्न नै के सकिन्छ र समयले जसरी नचाउँछ उसै गरी नाच्नु पर्दो रहेछ हामीले तब म बुबाको काजक्रियामा व्यस्त भएँ उता उनको के हाल छ त्यो मैले अड्कल मात्र गर्न सक्थेँ बिचरी मलाई पर्खेर बसी होली म नआएपछि के के सोची होली स्वार्थी धोकेबाज थाहा छैन तर म स्वार्थी होइन परिस्थितिले मलाई स्वार्थी बनाएको थियो कमसेकम उसको नजरमा त्यसपछि बुबाको काम सकेर म माडी गएँ तब उनको विवाह भइसकेको रहेछ त्यहाँ गएर पत्ता लगाएँ मैले अनि मुटुको गति एकाएक बढ्न थाल्यो मनमा कस्ता कस्ता भावहरू आए अनि गए मैले बेउसम्म पनि पाइनँ हेर्दा हेर्दै पुरै अन्धकार भयो वरिपरि निष्पट्ट अँध्यारो छायो त्यसपछि मनभरि पिर बोकेर फर्किए त्यहाँबाट अनि उनकै यादमा तडपिन थाले न दोष उसको थियो न दोष मेरो थियो तर यो परिस्थितिले हामीलाई एकअर्काबाट निकै टाढा धकेलिदियो खोलीको दुई किनार बनाइदियो कहिल्यै एक हुनै नसक्ने गरी तर पीडा भने दुबईको उस्तै थियो त्यही खोलीको पानीले दुइटै किनारलाई छोएर बगे झैँ हामी दुवैलाई छोइरह्यौँ वेदनाले म माडीबाट फर्केको दुई दिनपछि उनले मलाई फोन गरिन् मैले पनि फोन उठाएँ तब मलाई के के भनेर दोष पोख्न थालिन् म सुनिरहेँ उनको कुराहरू यताबाट कुनै प्रतिक्रिया जनाइन मैले जनाउन सकिनँ पनि आफ्नो परिस्थितिको बारेमा केही पनि बताइन उनलाई बताएको भए म निर्दोष साबित हुन पनि सक्थेँ तर मैले आफूलाई निर्दोष साबित गर्नै चाहिँ हिजो उनको मायाले मातिए अब उनको घिडा सहेर बाँच्नेछु भनेर प्रण गरे आफैसँग घिडाकै नजरले भए पनि उनले सम्झिन त सम्झिन्छन् भन्ने लाग्यो त्यसैले चुपचाप सुनिरहे उसको सबै आरोपहरू आखिर भाग्यमै नभएपछि कसको पो के लाग्छ र त्यसैले म मौन बसिरहे तब उनले भनिन् आज उपरान्त मलाई कहिल्यै फोन नगर्नु म तपाईँको थायासम्म पनि देख्न सक्दिनँ त्यसपछि उनले फोन राखिन् र मैले पनि फेरि उनलाई फोन गर्ने कोसिस कहिल्यै गरिनँ आफ्नै हालतमा छाडिदिएँ उनलाई हालत त मेरो पनि उस्तै थियो त्यसैले पनि आफ्नै हालतमा रमाउन थालेँ म यसरी जसलाई आफूभन्दा बढी माया गर्थे उसैको नजरमा घृणाको पात्र बन्न पुगे म तर मलाई थाहा छ उनी अझै पनि मलाई सम्झिन्छन् मैले जस्तै गरी यही नै हो मेरो विगत जुन सधैँ बल्झिरहन्छ र मलाई सताइरहन्छ आज तपाईँको अगाडि पोखिदिए मेरो सारा कथा व्यथालाई मन केही मात्रामा भए पनि हलुका भएको महसुस भइरहेको छ धन्यवाद great FM great combination one O six point four mega जसले यो अवसर मलाई दिनुभयो मेरो मनभित्र गुम्सिएर रहेको विगतलाई पोखाउने माध्यम बनेर आयो कार्यक्रम बल्झिरहने विगत तपाईँलाई कार्यक्रम बल्झिरहने विगतको आजको श्रृङ्खला कस्तो लाग्यो कुनै पनि किसिमको सल्लाह सुझाव अथवा प्रतिक्रियाहरू छन् भने हामीलाई सम्पर्क गर्नुहोला अनि तपाईँसँग पनि छन् यस्ता विगतका भोगाईहरू भने हामीलाई एकचोटि सम्पर्क गर्नुहोला सम्पर्कका लागि हाम्रो स्टुडियोको टेलिफोन नम्बर शून्य छप्पन्न पाँच तिरासी सात सय बहत्तरमा डायल गर्न सक्नुहुन्छ अथवा कार्यक्रम बल्झिरहने विगतको आधिकारिक फेसबुक पेज बिएएल जेएचआइआरएएचएनई e एक स्पेस बिआइजी anxiety टाइप गरेर फेसबुकबाट सर्च गर्नुहोला अनि यहाँबाट पनि तपाईँले कार्यक्रमको विषयमा सल्लाह सुझाव अथवा प्रतिक्रियाहरू दिन सक्नुहुन्छ यतिन्जेलसम्म कार्यक्रम बल्झिरहने विगतलाई सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद आजको लागि भने कार्यक्रम बल्झिरहने विगतको निर्धारित समयले नेटो काट्नै आँटिसकेको छ अब फेरि अर्को हप्ता यस्तै तपाईँहरूकै विगत लिएर उपस्थित हुने नै छौँ त्यतिन्जेलसम्मको लागि भने म कार्यक्रम सञ्चालक अनुज खड्का पनि विदा हुने अनुमति चाहन्छु हस्त नमस्कार शुभरात्री Thank you.